सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Can son अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्के नियुक्त प्रमुखमा नियुक्त गरेको विरोधमा उत्रेका नागरिक समाजका प्रतिनिधि पक्राउ चुनावी रणनीतिका विषयमा छलफल गर्न एमाले केन्द्रीय समितिको बैठक आजदेखि चुनावको वातावरण बनाउने विषयमा ए माओवादी र नेपाली कंग्रेसबीच भेटवार्ता नाइजेरियामा बोको हराम र सुरक्षाकर्मीबीचको भिडन्तमा पचपन्न जनाको मृत्यु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 कार्यालयमा तीनैजनाले राष्ट्रपति यादव र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माबाट शपथ लिनुभयो अख्तियार प्रमुख कार्कीले आज नै आयुक्त केशव प्रसाद बरालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ यसैबीच कार्कीलाई राष्ट्रपतिले अख्तियार प्रमुखमा नियुक्त गरेको विरोधमा घेराउका लागि राष्ट्रपति कार्यालय बाहिर पुगेका नागरिक समाजका प्रतिनिधिलाई प्रहरीले पक्रेको छ चरण प्रसाई शम्भु थापा कनकमणि दीक्षित लगायतलाई प्रहरीले पक्रेको हो कार्कीलाई नियुक्त गरेको विरोधमा बिहान विभिन्न विद्यार्थी संगठनले राष्ट्रपति कार्यालय घेराउ गरेका थिए आन्दोलनको कार्यक्रम तय गर्दा आज विद्यार्थी संगठनको बैठक बस्ने नेविसनका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो पूर्व राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन चलाएको बेला बेला मुख्य सचिव रहेका कार्की जनआन्दोलनको दोषी भएकोले उहाँलाई अख्तियार प्रमुख बनाउन नहुने आन्दोलनकारीको माग छ एकीकृत नेकपा माओवादी र नेपाली कंग्रेस बीच आज वार्ता भएको छ कंग्रेस सभापति सुशील कोइराला निवास महाराजगंजमा भएको वार्तामा चुनावको वातावरण बनाउन खेल्ने भूमिका र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल भएको छ सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गर्ने र त्यसका लागि प्रमुख दलहरूबीच भोलिसम्ममा छलफल गर्ने सहमति भएको नेताहरूले जनाएका छन् बैठकपछि कंग्रेसका नेता डाक्टर रामचरण महतले चुनावका लागि बिग्रिँदै गएको वातावरण र त्यसका लागि खेल्ने भूमिकाका विषयमा छलफल भएको बताउनुभयो उहाँले कार्कीका विषयमा अब विवाद गर्नुको औचित्य नरहेकाले त्यसलाई साम्य पार्न पनि छलफल गर्ने बताउनुभयो दुई पक्षीय वार्तामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्न उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू हुनुहुन्थ्यो भने नेपाली कंग्रेसबाट सभापति सुशील कोइराला महामन्त्री कृष्ण प्रसाद सिटौला नेता महत लगायतका नेताहरूको सहभागिता रहेको थियो नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आजबाट शुरू हुँदैछ केही बेरपछि पार्टी कार्य बल्खुमा शुरू हुने बैठकमा चुनावी रणनीति जेठबाट शुरू हुने अभियानका विषयमा छलफल हुनेछ बैठक एघार बजे तय भए पनि शुरू भइ नसकेको एमाले जनाएको छ बैठकमा आज अध्यक्ष झलनाथ खनालले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ प्रतिवेदनमा चुनावी रणनीति अन्य दलहरूसँग हुने तालमेल संविधान सभाको निर्वाचन लगायतका विषय समेटिएका छन् एमाले प्रवक्ता प्रदेव गेवालीले आजदेखि शुरू हुने बैठकमा मुख्य गरी चुनावी रणनीतिका विषयमा छलफल हुने जानकारी दिनुभयो बैठकमा केन्द्रीय सदस्यको मनोनयन लोकमान सिंह कार्कीको नियुक्तिका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो नेकपा एमाले जेठो पहिलो हप्तादेखि चुनावी अभियान शुरू गर्न लागेकाले बैठकको मूल एजेण्डा चुनावमा केन्द्रित रहेको नेताहरूले बताएका छन् एमाले केन्द्रीय समितिका लागि नौवटा एजेण्डा तय गरेको पनि गेवालीले जानकारी दिनुभयो मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामा चुनाव हुन नसक्ने बताउनु भएको छ विराटनगर अठार मलाया रोडमा रहेको आफ्नै निवासमा आज बिहान पत्रकार भेटघाट कार्यक्रममा नेता यादवले निर्वाचन गर्ने र संविधान बन्ने आधार तयार नभई चुनाव हुन नसक्ने ठोकुवा गर्नुभएको हो यादवले निर्वाचन गर्ने आधारहरू क्षेत्र निर्धारण नागरिकता वितरण फोटोसहितको मतदाता नामावली संकलन कार्य सम्पन्न गर्ने र राजनैतिक द्वन्द समाधान गरी संविधान बन्ने निश्चित आधार आधार तयार गरी संविधान सभाको चुनाव भए मात्र संविधान बन्न सक्ने बताउनुभयो यादवले अहिलेको अवस्थामा संविधान सभाको चुनाव गर्नुपर्छ भन्नु केही स्वार्थी दलहरूले सत्ताको फोहोरी खेल खेल्नको लागि गरेको षड्यन्त्र मात्र भएको टिप्पणी गर्नुभयो अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ अख्तियार प्रमुखमा सिफारिस लोकमान सिंह कार्कीको नाम फिर्ता लिएर पार्टीको साख जोगाउन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 बताइएको छ यसअघि आइतबार सोमबार भएको विरोध प्रदर्शनमा भएको दमन र हत्याको विरोधमा राष्ट्रव्यापी हडताल आह्वान गरेको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका प्रवक्ता खन्दाकेर मोश्रफले बताउनुभयो ¡Pum, pum, अब खेल समाचार बरमुण्डाबाट फर्केका क्रिकेट खेलाडीहरूलाई सिंहदरबारमा मन्त्री परिषद अध्यक्ष खेलराज रेग्मी र पेरिस डाँडामा एमा अध्यक्ष प्रसन्नले आज स्वागत गर्ने कार्यक्रम छ आज दिउँसो अहिले किबिरमा मन्त्री परिषद कार्य सिंहदरबारमा अध्यक्ष रेग्मीले खेलाडीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्ने अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो त्यसै गरी एकीकृत नेकपा माओवादीले एक विज्ञप्ति जारी गर्दै नेपालको क्रिकेट खेलको राष्ट्रिय टिम बर्मुडामा सम्पन्न आइसिएस त्यसै विश्व क्रिकेट लिग डिभिजन थ्रीमा च्याम्पियन बनी डिभिजन टूमा प्रवेश हुन सफल भएको नेपाली सबैको साथी गर्वले फुलेको जनाएको छ ए माओवादीले आज दिउँसो चार बजे पार्टी कार्यालय पेरिस डाँडामा सम्मान गर्ने कार्यक्रम राखेको ए माओवादी प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक मात्र खेल हुँदैछ बेलुका सभा आठ बजेपछि हुने खेलमा पहिलो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबाद भिड्नेछन् चेन्नईको बाह्र खेलबाट अठार अङ्क छ भने हैदराबादको एघार खेलबाट चौध अङ्क छ चेन्नई आजको खेल जित्दै दोस्रो स्थानमा रहेको मुम्बई इण्डियन्ससँग चार अङ्कको दूरी बनाउने कोसिसमा रहनेछ भने हैदराबाद चेन्नईलाई पराजित गर्ने दाउमा रहेको छ गैराती भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ वानखडी स्टेडियम मुम्बईमा भएको खेलमा घरेलु टोली सेन्टरले कोलकाता नाइट राइडर्सलाई पैसठी रनले पराजित गरेको हो र मलेसियामा जारी उन्नाइस वर्ष मुनिको एसएससी एलिड कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ प्रतियोगितामा लगातार जित हात पार्ने क्रममा समूह चरणको अन्तिम खेलमा नेपालले आज मलेसियालाई सात विकेटले पराजित गरेको हो मलेसिया भने समूह उपविजेता भएको छ यसअघि नै नेपाल र मलेसिया सेमी फाइनलमा प्रवेश गरिसकेका थिए कलालामपुरको केनारा ओभलमा मलेसियाले जितका लागि दिएको सत्तरी रनको झिनो लक्ष्य पूरा चौबिस ओभर चार बलसम्म पूरा गर्यो नेपालका हरिशंकर शाह अठाइस तथा निर्मल थापा तीन रनमा नट आउट रहे निश्चल पाण्डे सात अमृत मिश्र दश बेबसु थापा सत्र रनको योगदान गर्दै पेभिलियन फर्किएका थिए अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्के नियुक्त प्रमुखमा नियुक्त गरेको विरोधमा उत्रिएका नागरिक समाजका प्रतिनिधि पक्राउ चुनावी रणनीतिका विषयमा छलफल गर्न एमाले केन्द्रीय समितिको बैठक आजदेखि चुनावको वातावरण बनाउने विषयमा ए माओवादी र नेपाली कंग्रेस बीच भेटवार्ता नाइजेरियामा बोको हराम र सुरक्षाकर्मी बीचको भिडन्तमा पचपन्न जनाको मृत्यु प्रदूषणमा भएको दमनको विरोधमा बंगलादेशका विपक्षी पार्टीद्वारा दुई दिने हडताल आह्वान र मलेसियामा जारी उन्नाइस वर्ष मुनिको एसएससी एलिड कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक मात्र खेल हुने हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयान